नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी भारतीय विदेश मन्त्री सुषमा स्वराज आज स्वदेश फर्कनु भएको छ नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन स्वराज शुक्रबार साँझ काठमाडौँ आउनु भएको थियो बैठकसहित विभिन्न राजनीतिक भेटघाट सकि उहाँ आज विशेष विमान मार्फत स्वदेश फर्कनु भएको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासका उच्च अधिकारीहरूले स्वराजको विदाई गरेका थिए स्वदेश फर्कने क्रममा विदेश मन्त्री स्वराजले आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा बढ़ी सफल भएको बताउनु भएको छ भ्रमणमा आफूले सोचेभन्दा बढ़ी सफलता पाएको बताउँदै वहाँले संयुक्त आयोगको बैठकमा भएको छब्बीस बुँदे सहमतिप्रति पनि खुशी व्यक्त गर्नु भएको छ वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका लागि वातावरण मिलाउन पनि भ्रमण सफल भएको जानकारी दिनुभएको छ मोदी साउन अठार गते नेपालको दुई दिने भ्रमणका लागि काठमाडौँ आउनुहुने कार्यक्रम रहेको छ स्वदेश फर्कनु अघि स्वराजले आज बिहान सत्ता साझेदार नेकपा एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नु भएको छ बौद्धस्थित होटल हयातमा भएको भेटमा आपसी सहयोग सम्बन्ध र हितका विषयमा छलफल भएको थियो स्वराजसँगको भेटका लागि एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतम उपाध्यक्षहरू विद्या भण्डारी भीम रावल महासचिव ईश्वर पोखरेल उप महासचिव विष्णु पौडेल घनश्याम भूषाल सचिव भीमा आचार्य तथा केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री महेन्द्र पाण्डे होटलमा पुग्नु भएको थियो भेटमा समानताको आधारमा दुई देश बीचको सम्बन्ध सुदृढ पार्ने विषयमा पनि छलफल भएको एमाले कार्यवाहक अध्यक्ष गौतमले जानकारी दिनुभयो त्यस्तै दुई देश बीचको ऊर्जा व्यापार सम्झौता सीमा सुरक्षा लगायतका विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ गौतमसँग हिजो नै तय गरिएको भेटवार्ता हुन नसकेको विषयमा पनि भेटमा छलफल भएको बताइएको छ स्वराज र गौतमबीच हिजोका लागि तय गरिएको भेट समय अभाव भन्दै आजका लागि सारिएको थियो स्वराजले आजै फर्कनु अघि पशुपतिनाथको दर्शन समेत गर्नु भएको थियो सन् उन्नाइस सय पचास सहित सबै पारस्परिक सन्धि पुनरावलोकन गर्न भारत तयार भएकोमा एकीकृत नेकपा माओवादीले खुशी व्यक्त गरेको छ विगतमा पनि सन्दीप पुनरावलोकनको माग राख्दै आएको ए माओवादीले भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणका बेला भएको सहमतिको स्वागत गरेको छ एकीकृत माओवादीका उपाध्यक्ष नानकाजी श्रेष्ठले अहिले नै चर्चा गर्नु हतार भए पनि भारतीय पक्षले पुनरावलोकन गर्ने विषयमा सहमति जनाएको प्रति खुशी व्यक्त गर्नु भएको छ उहाँले भारतीय विदेश मन्त्रीसँग ए माओवादीले विकास निर्माणका योजनाका आर्थिक सहयोग गर्न आग्रह गरेको पनि जानकारी दिनुभएको छ एकीकृत माओवादी र नेकपा माओवादी सहितका केही दलहरूले भारतसँग जलविद्युत सम्झौता गर्न नहुने बताइरहेका बेला ए माओवादी उपाध्यक्ष श्रेष्ठले भने भारतसँग जलविद्युत सम्झौता आवश्यक भएको बताउनु भएको छ संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजदेखि पूर्वमा संघर्षरत विभिन्न समूहसँग वार्ता थाल्दैछ त्यसका लागि प्रारम्भिक वार्ता उपसमितिका सदस्यहरू इलाम पुगिसकेका छन् कंग्रेस नेता आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक वार्ता उपसमितिमा सुरेन्द्र पाण्डे शक्तिबहादुर बस्नेत सर्वेन्द्रनाथ शुक्ला अशोक कुमार राई सदस्य रहेका छनृ उपसमितिले आज संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान किराँत जनजाति वर्कर्स पार्टी अनन्त समूह किराँत जनवादी वर्कर्स पार्टी सुमन बान्तवा समूह संयुक्त जातीय मुक्ति मोर्चा देवराज लामा संघीय लिम्बुवान राज्य परिषद सन्जुहाङ पालुवाङ स्वायत्त लिम्बुवान राज्य परिषद लगायतसँग औपचारिक रूपमा वार्ता गर्दैछ वार्तामा आह्वान गरिएका अधिकांश समूहले भने स्वायत्त जातीय राज्य तथा स्वायत्त लिम्बुवान राज्यको माग गर्दै आएका छन् केही समूहसँग अघिल्लो सरकारले पनि एक चरणको वार्ता गरिसकेको छ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले परिषदका अध्यक्ष कुमार लिङदेन सहित एघार सदस्यीय टोली वार्तामा सहभागी हुने जानकारी दिएको छ भारतको उत्तर प्रदेश स्थित शाहनपुर जिल्लामा जग्गा विवादका कारण दुई समुदायबीच उत्पन्न हिंसामा कम्तीमा तीनजनाको मृत्यु भएको छ घटनामा अन्य उन्नाइसजना गम्भीर घाइते भएका छन् लखनऊ शहर नजिकको एक गाउँमा जग्गालाई दुई समुदायका स्थानीयले आफ्नो भएको दावीसहित कब्जा जमाउन थालेपछि विवाद शुरू भएको सहनापुर जिल्ला प्रहरीले जनाएको छ एक समुदायले आफूहरूको जमिन भन्दै तार जाली लगाउन थालेपछि अर्को पक्ष ढुङ्गा मुडा सहित त्यहाँ पुगेपछि हिंसात्मक झडप शुरू भएको अधिकारीहरूले जनाएका छन् र भारत र इङ्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदैछ नेपाली समयअनुसार दिउँसो पौने चार बजेबाट खेल शुरू हुने बताइएको छ भारत महेन्द्र सिंह धोनीको कप्तानीमा हुँदा इङ्ल्याण्ड एलिस्टर कुकको नेतृत्वमा हुनेछ पाँचवटा टेस्ट क्रिकेटको श्रृंखलामा भारत एक शून्यले अगाडि रहेको छ पहिलो टेस्ट बराबरीमा टुङ्गिएको थियो भने दोस्रो टेस्ट भारतले एक सय पञ्चानब्बे रनले आफ्नो पक्षमा पारेको छ हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one